नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट संविधान सभा चुनाव सम्बन्धी ऐनका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै मन्त्रालयगत एजेण्डामा छलफल गर्न मन्त्री परिषद बैठक बस्दै निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदै महिला हिंसा विरूद्ध राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरू अमेरिकाले गरेको ड्रोन हमलामा पाकिस्तानी विद्रोही मिरानको मृत्यु अमेरिकी रक्षा मन्त्रालयद्वारा चिनिया ह्याकरहरूले पेन्टागनको हतियार डिजाइन सम्बन्धी नेटवर्कको जानकारी हात पारेको आरोप र काठमाडौँमा जारी गोर्खाको फुटबलमा आज दुई खेल हुँदै नेपाल आर्मी र टुसाल तथा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 पछि मात्रै संविधान सभा चुनावको मिति घोषणा गर्ने या पहिला चुनावको मिति घोषणा गरेर मात्रै निर्वाचन ऐनमा सहमति खोज्ने भन्नेमा पनि दलहरूबीच एकमत छैन हिजो नै दलहरूले उच्च स्तरीय राजनैतिक समितिको बैठक गरेर चुनावको मिति घोषणाको लागि सिफारिश गर्ने बताए पनि बैठक नै बस्न सकेन मन्त्री परिषदको बैठक आज बस्दैछ बिहान एघार बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ संविधानसभा चुनावको तयारी सुरक्षा निकायको सरुवा बडुवा लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ निर्वाचन ऐनका विषयमा छलफल भएपछि राजनैतिक समितिले विवाद नमिलाएको कारण चुनावको मिति घोषणाको सम्भावना भने देखिएको छैन निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ बुधबारसम्म आयोगमा पचहत्तरवटा दल दर्ता भएको निर्वाचन आयुक्त दोलक बहादुर गुरूङले जानकारी दिनुभयो उहाँका अनुसार बिहिबारका लागि पनि दुईवटा दल दर्ताको प्रक्रियामा छन् तर सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी लगायतका दलले भने अझै दल दर्ता गरेका छैनन् यसअघि दुई सालमा भएको संविधान सभाको चुनावमा चौरात्तरवटा दल दर्ता भएका थिए भने चौन्नवटाले संविधान सभामा भाग लिएका थिए निर्वाचन आयुक्त गुरूङले सरकारले अनुरोध गरेको अवस्थामा भने फेरि दल दर्ता हुन सक्ने जानकारी दिनुभयो नेपालले वैदेशिक रोजगारीको लागि जान रोक लगाइएका इराक र अफगानिस्तान जस्ता मुलुकमा नेपाली कामदार पुर्याउन अमेरिकी निजी कम्पनीहरू संलग्न रहेको पाइएको छ युद्धग्रस्त मुलुकमा रहेका अमेरिकी र बेलायती सेनाका क्याम्पमा कामदार भई पुग्ने नेपालीलाई अमेरिकी कम्पनीमा स्थानीय एजेन्टले सेटिङ मिलाएर लगिरहेका छन् अमेरिकी सैनिक क्याम्पलाई कामदार दिलाउने ठेक्का पाएका ग्रेकफोन एरोटेक डीएफएस नाम गरेका कम्पनीले यस्तो जिम्मा लिएका छन् उनीहरूले कामदारलाई काठमाडौँदेखि दुवैसम्म पर्यटक भिसामा लैजाने र त्यहाँबाट औपचारिक रूपमा कागज बिना सिधै अमेरिका तथा बेलायतकी सेनामा सेनाको क्याम्पमा पुर्याउने गरेका छन् तीन कम्पनीले नेपालीहरूलाई दुबईको ग्रान्ड मरिन लेदर नेक लगायतका होटलमा केही दिन राख्ने र त्यहाँबाट क्याम्पको आफ्नै जहाजमा सिधै क्याम्पमा पुर्याउने गरेको कारोबार रहेको बताइएको छ नेपाल प्रहरीको चोस्रोतका स्रोतका अनुसार अफगानिस्तानको हेलमण्ड क्याम्पमा मात्रै तीसदेखि चालिस हजार नेपाली कामदार रहेको अनुमान छ महिला हिंसा शान्तिको लागि दबाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले राष्ट्रिय सम्मेलन गर्दैछ महिला विरूद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गरौं समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं भन्ने नाराको साथ संघले काठमाडौँमा दुई दिने सम्मेलन आयोजना गरेको हो सम्मेलनको एमाले अध्यक्ष झरनाथ खनालले आज दिउँसो साढे बजे उद्घाटन गर्ने कार्यक्रम छ सम्मेलनमा महिला हिंसा अन्त्य र सशक्तिकरणका विषयमा छलफल हुने प्रसार विभाग प्रमुख शान्ति अधिकारीले बताउनुभयो उहाँका अनुसार सम्मेलनमा सातवटा कार्यपत्र प्रस्तुत गरिनेछ ती कार्यपत्रमाथि छलफल र सुझावका आधारमा राष्ट्रिय घोषणा पत्र जारी गर्ने उहाँले जानकारी दिनुभयो यसअघि तीन महिने घर अभियानका क्रममा आएका सुझाव र गुनासाका आधारमा संघले सातवटा कार्यपत्र तयार पारेको हो देशमा फितलो कानूनी व्यवस्थाको कारण महिलामाथि हिंसा झन बढ्दै गएकोले सम्बन्धित निकायको ध्यानकर्षण गराउन राष्ट्रिय सम्मेलनको आयोजना गरेको अधिकारीले बताउनुभयो सम्मेलनमा देशभरका सात सय जना महिला प्रतिनिधि सहभागी हुनेछन् दमकका भोपाल राईले गैराती आफ्नै पत्नीको हत्या गरेका छन् दमक पन्ध्रमा होटल व्यवसाय गर्ने राईले धारिलो हतियार प्रहार गरेर पत्नी गंगाको हत्या गरेको प्रहरीले जनाएको छ घटनापछि भोपाल फरार रहेका छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ गत आर्थिक वर्ष मुलुकमा नब्बे अर्ब सतासी करोड़ रूपियाँ बराबरको तरल दूध कारोबार भएको छ अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब दश प्रतिशत धेरै हो दुई हजार सडसठी अडसठीमा अस्सी अर्ब तिरानब्बे करोड़ रूपियाँ बराबरको दूध कारोबार भएको थियो पछिल्ला वर्षमा दूध उत्पादन र उपभोगको परिमाण बढ़दै गएपछि कारोबारमा उल्लेख्य वृद्धि भएको सरकारवालाले जनाएका छन् दुग्ध क्षेत्रमा कृषकको संलग्नता बढ़दो क्रममा छ राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाची पन्तले भन्नुभयो कारोबार देशको उत्पादनमा वृद्धि भएको कारण दूधको आयात समेत घटेको उहाँले बताउनुभयो नेपालमा उत्पादित दूध मध्ये करिब पञ्चानब्बे प्रतिशत प्रशोधित दूधको रूपमा बिक्री वितरण भएको पाइन्छ भने बाँकी दूधको आइसक्रिम चीज खुवा पेडा बर्फी पनिर आदि बनाइन्छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ गणतन्त्र स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि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 यो पहिलो ड्रोन हमला हो भारतको राजधानी नयाँ दिल्ली लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढ़ेको सुरक्षा निकायले दावी गरेका छन् आउँदो महिनामा मुख्य शहरका सुरक्षाका हिसाबले कमजोर ठाउँमा आक्रमण गर्ने तयारी गरेको सुरक्षा निकायको ठहर छ केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीका अनुसार छत्तीसगढ़ झारखण्ड र ओडिसाको जंगलमा रहेका माओवादीहरूको फोन वार्ताको आधारमा यस्तो जानकारी प्राप्त भएको हो गएको शनिबार छत्तीसगढ़मा भएको आक्रमणबाट प्रभुत्व स्थापित गर्न माओवादीलाई बल पुगेकाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्न र सांगठनिक मनोबल बढाउनको लागि आउँदा दिनमा शहरी क्षेत्रलाई लक्षित बनाउने कोशिश गर्ने सुरक्षा निकायको ठहर छ सुरक्षा अधिकारीहरूले माओवादीलाई पूर्ण रूपमा हराउन प्रभावित क्षेत्रमा अझै दुई तीन वर्षसम्म कार्यवाही अभियान चलाउनु पर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमले जनाएका छन् चिनिया ह्याकरहरूले पेन्टागनको हतियार ढ्युसान सम्बन्धी नेटवर्कको जानकारी हात पारेको आरोप अमेरिकी रक्षा मन्त्रालयले लगाएको छ पेन्टागनको डिफेन्स बोर्डले हालै तयार गरेको एक प्रतिवेदनमा ह्याकरले फाइटर जेटदेखि मिसाइल डिफेन्ससम्मको जानकारी हात पारेको एक अमेरिकी रक्षा अधिकारीले जनाएका छन् चिनिया ह्याकरले लडाकु विमानका साथै मिसाइल डिफेन्स प्रणालीको समेत जानकारी लिएको उक्त प्रतिवेदनले जनाएको छ चिनिया राष्ट्रपति सी जिनपिङले आगामी साता अमेरिकाको भ्रमण गर्न लागेको समयमा हतियार ढुजान सम्बन्धी नेटवर्क चिनिया विद्यासागरले हात पारेको समाचार सार्वजनिक भएको हो अब खेल समाचार काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आज पनि दुईवटा खेल हुँदैछ आज हुने पहिलो खेलमा दिउँसो दुई बजे नेपाल आर्मीले टुसाल युथ क्लबको सामना गर्नेछ त्यस्तै आज हुने दोस्रो खेलमा दिउँसो चार बजे मनाङ शान्ति र संकटाबीच प्रतिस्पर्धा हुने भएको छ प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एपीएफले मौफसलको B division league champions Deshbhakta Yuva क्लबलाई दशैको भारी अन्तरले पछि पार्यो उसका लागि राजेन्द्र रावलले चार गोल गरेका थिए त्यस्तै त्यस्तै गरी हिजो नै भएको दोस्रो खेलमा ए डिभिजन च्याम्पियन त्रिष्टाले आर्सिडलाई पाँचैको गोलले पछि पार्दै एक खेल खेल्नु अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभा चुनाव सम्बन्धी विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै मन्त्रालयगत एजेण्डामा छलफल गर्न मन्त्री परिषद बैठक पनि आजै निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदै महिला हिंसा विरूद्ध राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरू अमेरिकाले गरेको ड्रोन हमलामा पाकिस्तानी विद्रोही मिरानको मृत्यु अमेरिकी रक्षा मन्त्रालयद्वारा चिनी ह्याकरहरूले पेन्टागनको हत्या डिजाइन सम्बन्धी नेत्रोको जानकारी हात पारेको आरोप र काठमाडौँमा जारी गोर्खाको फुटबलमा आज दुई खेल हुँदै नेपाल आर्मी र टोसाल तथा मनाङ मर्सेङतिर सङ्कटा भिड्ने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार